कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कालजयी नेपालीहरूको यो विशेष संग्रहणीय कार्यक्रम अजर अमर गीतहरूको आज दुई सय सोह्रौं अंकमा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रमको शुरूआतमा भीम दर्शन रोक्काको कविताबाट शुरूआत गर्नेछौं गत हप्ता काठमाण्डुमा भीमदर्शन रोकाको सम्झनामा एउटा कार्यक्रम पनि गरियो र उनको नाममा स्थापित पुरस्कार एक आदर्श गुरूलाई पनि दिइयो कवि भीमदर्शन रोकाको कविता मेरो देश जहाँ बादलले सधैँ विषान पाउँछ जहाँ पुग्नु बादलको उद्देश्य हो त्यही एक एक खोला र दुई दुई उकालाहरू मेरो देश हो जहाँ बिहानले हिमालका किरणहरू बिउजाएको छ नदी दुवै किनार समाती तल आएको छ उभिरहन्छन् बाँधिएका वनहरू जहाँ ढुङ्गा र पानीले गीत गाएको छ जहाँ बादलले सधैँ विषान पाउँछ जहाँ पुग्नु बादलको उद्देश्य हो त्यही एक एक खोला र दुई दुई उकालाहरू मेरो देश हो जहाँ पर्वत उभी उभी थाकेर जहाँ पर्वत उभी उभी थाकेर तल बेसीमा आई बिसाएको छ मेरो बर्सात रुझाउँछ मलाई जहाँ पर्वतले पाल टाँगेको छ जहाँ बादलले सधैँ विषान पाउँछ यो राष्ट्रिय भावको गीत भीमदर्शन रोक्काको शब्दमा युवा गायक शैलेश सिंहले गाएका छन् प्रवीण बराइलीको संगीतमा हिजो हामीले शैलेश सिंहको जन्मदिनको पनि चर्चा गर्यौं आजको कार्यक्रमको शुरूआत गरौं नेपाल र नेपालीको गीतबाट गोपालञ्जनको शब्द संगीत र स्वरबाट नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि छैन नेपाली नेपालको माया छ कि खेल्यौने नेपालको तिमी छाती माझ तिम्रो छाती माथि पनि नेपाल सकी छैन नेपाली नेपालको माया छ कि छैन देखि टिस्का समाक्ने हाम्रा पुर्खा सतलज देखि टिस्का समाक्ने हामी किन बाँच्नलाई अरूको मुख ताक्ने हाम्रा पुर्खा सतलजदेखि टिस्टा समाने हामी किन बाँच्न बाँच्ने हाम्रा बहिनी आमा पानी बिनै बाँच्न सक्ने हाम्रा बहिनी आमा आज छोरी लाज नबेचे खुटमा बिरामा नेपाली नेपालको माया छे त्यही पुर्खाको दुई चार थोपा रगत सकी त्यही पुर्खाको दुई तर्फ पारगत छ कि छैन काठमा हिमाल बोकी उठ्ने ताग छ कि छैन नेपाली नेपालको छाया दिन ताक्ने पृथ्वीको जत्रो तिम्रो छ कि छ कि छैन तारा नेपाल नेपालीलाई छाया दिन ताक्ने पृथ्वीको जत्रो तिम्रो छ कि छ कि छैन देशको निम्ति मात्रै छैनन् छुडा रातको छोरी देशको निम्ति मात्रै लने छुडा रातको छोरी खिया पर्यो उचाल्न सक्ने हात छ कि छैन नेपाली नेपालको माया छ कि छैन शुक्र धर्म दशरथ चन्द्र को जस्तो चन्द्र गङ्गालाल गुदस्तो हस्ते बलि चढ्ने सके शिर छ कि छैन नेपाली नेपालको माया आजको दुई सय सोह्रौं अङ्क हामीले एउटा देशज गानबाट शुरू गर्यौं विक्रम सम्बत दुई हजार सालको भाद्र पूर्णिमाका दिन दार्जीलिङमा पिता डाक्टर बुद्धिमान योन्जन र माता छेको डोलमा योन्जनको घर गृहस्थीमा धेरै छोरीहरू भएको परिवारमा लामो दिन मेडिसिन बुद्धको पूजा गरेर जन्मेका थिए गोपाल योन्जन छोराको अभाव भएको घरमा जन्मिएको छोरालाई चीनामा नाम दिएको थियो सिकन्दर र नेपाली संगीतका सिकन्दर भए गोपाल योन्जन प्रारम्भमा नानी दुलाल मुखर्जीसँग शास्त्रीय संगीत र स्ट्यान्ड बक्ससँग पाश्चात्य संगीतको अध्ययन गरी गोपाल हुन्जनले नेपाली संगीतको अध्ययनमा व्यापकता बढ़ाए उनले त्यसपछि शिवप्रसाद मानवीर अम्बर गुरूङ र कपिललाल सुब्बाबाट पनि संगीत यात्रामा अघि बढ़न प्रेरणा र प्रोत्साहन पाएका थिए गोपाल योजनले दार्जीलिङमा सरकारी स्कूलदेखि लिएर कलेजसम्म शिक्षा हासिल गरे विक्रमसम्म दुई हजार उन्नाइस सालमा उनी दार्जीलिङकै आर्ट एकाडेमीमा सदस्यका रूपमा आबद्ध भए यसै वर्षदेखि उनले संगीत रचना गर्न थाले अहिलेका युवाहरूले पनि नेपाली संगीत सुन्ने भन्ने बित्तिकै गोपाल रञ्जनको राष्ट्रिय भावका गीतहरूलाई सम्झना गर्ने गर्छन् आजको कार्यक्रममा बजेको पहिलो गीतका बारेमा ट्वीटरमा मेन्शन गर्नुभएको छ सागर तिमिल सिन्हाले शुरूआती ध्वनिले भावुक बनायो नेपाली नेपालको माया छ कि छैन त्यसै गरी किरण कुमार लेख्नुहुन्छ नमस्कार दाजु दुई सय सोह्रौं अंक राष्ट्रिय भाव समेटिएका गीत र गीतका बारे एक विशेष बहस हुनेछ कार्यक्रम अझ अमर गीतहरू सुन्दैछु भनेर डाक्टर विशाल बस्नेत लेख्नुहुन्छ केही एपिसोड सुन्न छुटाएको थिए कारणवश नेपाल प्रेमी मिठो गीतबाट आजको कार्यक्रम सुन्दा आनन्दित महसुस गर्दैछु शंखुवा सभा पाटेबाग मेन्सन गर्नुहुन्छ राष्ट्रगान स्वदेशगान शब्द सुनिरहेकोले होला यो देशज गान शब्द सुन्नमा कस्तो कस्तो अनौठो महसुस गर्दैछु आजको कार्यक्रममा पहिलो गीत नेपाली नेपालको माया छ कि छैनबाट हामीले शुरूआत गर्यौं भने अब नेपाली सांगीतिक आकाशमा तीन पुस्ता जो संगीतमा समर्पित छन् रामलाल जोशी द्वारिकालाल जोशी र उनका सन्तानहरू र यी जोशी परिवार नेपाली संगीत आकाशमा रेडियो नेपालको स्थापना स्थापनाभन्दा पहिलेदेखि नै सम्बद्ध थिए रामलाल जोशीको शब्द संगीत र स्वरमा साथीहरूका साथमा यो गीत हिमाली छाया छ नेपालीलाई नेपालको जस्तै माया छ नेपालीलाई नेपालको पिछस्तै माया छ नेपालीको छातीमा जन्मे ये ते समा बुद्ध जन्मे ज्ञानी जानक जन्मे ये ते समा बुद्ध जन्मे ज्ञानी वीर हरु को रागा तले कोजल बिर्सेर कोजल बिर्सेर नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीको छातीमा हिमालको आँखामा नेपाल छुट्दैन हिमालको आँखामा नेपाल छुट्दैन प्रकृतिले यसलाई सिङ्गर छुट्दैन कोशी काली गण्डकी कर्णाली भग्दा छन् अबिराला पवित्र सन्देश बोकेर चन्द्रेश बोकेर नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको विकट माया रामलाल जोशी र साथीहरूको स्वरमा नेपालीलाई नेपालको विछट्ट माया छ नेपालीको छातीमा हिमाली छाया छ यो गीत हामीले आजको दुई सय सोह्रौं श्रृंखलाको दोस्रो लहरमा राख्यौं यहाँहरू सबैमा सुस्वास्थ्यको कामना गर्दै शान्ति र समृद्धिको कामना गर्दै आजको यो कार्यक्रम शुभारम्भ गर्दा हामीले गोपाल इन्जनको शब्द संगीत र स्वरमा रहेको गीतलाई प्रस्तुत गर्यौं नेपालमा राष्ट्रिय भावका गीतहरूको संगीत गर्ने क्रममा सबभन्दा पहिलो नाम अग्रपंक्तिमा आउँछ बखत वीर विक्रम सम्बत उन्नाइस सय चौधमा काठमाण्डुको भोराङ जन्मिएका बखतवीर बुढा पृथ्वी जो नेपाली सुगम संगीतको इतिहासमा एक संस्थापक मानिन्छन् बोराङखेलको संगीतमय वातावरणमा जन्मिएका बखतवीरले सानैदेखि खुट्टाले हावाभरि बजाउने अर्गन बाजा बजाउन थालेका थिए बाल्यकालदेखि उनका गुरू आफ्नै पिता भए पिताले नै शुरूमा उनलाई स्वर लिपिका चिन्हहरू चिनाएका थिए अलिअलि गर्दै उनी आधुनिक बाजाहरू बजाउन सिपालु भइसकेका थिए पछि पिताले एउटा ठाडो पियानो उनका लागि ल्याइदिएका थिए यसमा उनले लिपि राम्ररी बजाउन सिके यी थिए बखतवीर बुढापीर्थी जो नेपालको राष्ट्रगान श्रीमान गम्भीरका संगीतकार थिए भारतको राष्ट्रगानका जनगणमनका संगीतकार पनि नेपाली मूलका रामसिंह ठकुरी थिए र भारतमा अहिले पनि बज्ने गरेको राष्ट्रगान एक नेपालीले संगीत गरेको हो भन्नुपर्दा हामीलाई गर्व लाग्छ बखतवीर जस्तै भैरव बहादुर थापा जस्तै पछिल्लो त्यही पुस्ताका अर्का सशक्त संगीतकार हुन् उस्ताद गोविन्दलाल नेपाली उन्नाइस सय एकहत्तर माघ महिनामा लुम्बिनी अञ्चलको पाल्पा तानसेनमा पिता सितीलाल नेपाली र माता कृष्ण कुमारीको घर गृहस्थीमा गोविन्दलालको जन्म भएको थियो सिद्धिलालका तीन भाइ छोरामा गोविन्दलाल जेठा थिए उनलाई बाल्यकालदेखि नै संगीतमा अत्यन्त रूचि थियो र उनले उन्नाइस सय चौरानब्बेतिर पाल्पामा सती अनुसुया सती सुकन्या वीर अभिमन्यु जस्ता धेरै नाचहरूमा संगीत दिएका थिए यसमा स्त्री पात्रका रूपमा अभिनय गर्नेहरूमा भिक्षु अमृतानन्द र गणेशमान साक्य थिए महिलाहरूले नाचगानमा भाग नलिने भएकाले पुरूषले नै स्त्री पात्रको अभिनय पूरा गर्नुपर्थ्यो त्यो बेला गायकमा कलानाथ अधिकारी थिए त्यस प्रकारका नाचहरूमा सम्पूर्ण कुरा उनीहरूकै निर्देशनमा रहने गर्थे कलानाथ अधिकारी यहाँहरूलाई सम्झना हुनुपर्छ उनी सात सालको क्रान्ति अघि जेलमा पर्ने एक प्रमुख कलाकार हुन् पोखरामा पनि तत्कालीन बडा हाकिम रथी धनशमशेरद्वारा लिखित दुई नाटकमा गोविन्दलालले संगीत निर्देशन गरेका थिए गोविन्दलाल दुई हजार अठार साल जेठ उन्नाइस गतेका दिन रेडियो नेपाललाई उस्ताद गोविन्दलालले अर्को एउटा महत्वपूर्ण कृति प्रदान गरे यो कृति अहिले पनि रेडियो नेपालको कार्यक्रम शुरू हुनु अघि तीनै सभामा घन्किने गर्छ उनको त्यो महत्वपूर्ण कृति हो रेडियो नेपालको शंकध्वनि गोविन्दलालको संगीतमा यो एउटा अर्को राष्ट्रिय भावको गीत गीत नेपाली ज्योति को पंख चाली जय जय जय नेपाल सुंदर शांत विशाल गंडकी कोसी करनाली मीची महाकाली बेकर बेसी बिउ छन लहर लाखौँ चाली चोली बोलाउँछ पहिलो झुल्कानी काली सगरमा शिखरमा पुग्दछ पहिले नेपाली सीताले सारा भिजाइन् दक्षिण लङ्का

ज्योतिको पङ्ख चाहि जय जय जय नेपाल सुन्दर शान्त पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको साममा कहिले हामी झुकेथ्यौँ हामी हिमाल उठायौँ एसियाको माझमा सभ्यता बास बसी थियो आएर यही साँझमा यही नेपाली माटोमा दिलको फुल रोपेर यही पहाडी नाचौँला हामी हिमालमा ज्योतिको पङ्खा चली गाउँछ गीत नेपाली कविवर माधव घिमिरेको रचना गोविन्दलाल नेपालीको संगीतमा जनादन सम चन्दा देवी र साथीहरूको स्वरमा यो कालजयी देशज गीत हामीले प्रस्तुत गर्यौं दुई सय सोह्रौं अंकको यो विशेष कार्यक्रममा आजको कार्यक्रम हामीले एक विशेष सन्दर्भका साथ शुरू गर्यौं नेपाली भावका गीतहरूबाट यहाँ हाम्रा केही मित्रहरूले यसमाथि ट्वीटरमा रमाइलो मेन्सन पनि गर्नुभएको छ नेपाली हुन गोजीमा नागरिकता खोजिन्छ गोपालञ्जनहरू मुटुमा नेपाल बोक्थे सलाम गोपालञ्जन भनेर विनोद दाहालजीले मेन्सन गर्नुभएको छ त्यसै गरी संसारिक जोगीले ओहो स्कूलमा हुँदा हामीले गाउने राष्ट्रिय गीत बज्यो अजर अमर गीतहरूमा गाउँछ गीत नेपाली सबैमा राष्ट्रिय एकता दिवसको शुभकामना भनेर उद्धत गर्नुभएको छ प्रिय मिलनले पनि गाउँछ गीत नेपाली र शुभकामनाका पंक्तिहरू कोर्नु भएको छ भने त्रिवेणीले रमाइलो कुरा लेख्नु भएको छ आजको दिन नेताहरूले राष्ट्रिय एकता दिवसलाई अवमूल्यन गरेको बेला राष्ट्रभक्तिका गीत सुन्न पाउनु संयोग हो कि योजनाबद्ध भनेर उहाँले प्रश्न गर्नुभएको छ र त्रिवेणीजीको एउटा रमाइलो अर्को टिप्पणी पनि छ नेपाली नेपालको माया छ कि छैन भन्ने प्रश्नको जवाफमा नेपाली नेपालको माया छ कि छैन भन्ने गीतको जवाफ क्या मिलेको नेपालीलाई नेपालको विसट्टै माया छ भनेर उहाँले उत्तर दिनुभएको छ गीतै मार्फत कमल कृष्ण जैसी लेख्नुहुन्छ नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई एकतामा बाँध्ने काम गरेको छ यस गीतले भनेर त्यसै गरी हामीलाई हाम्रो फेसबुकमा पनि धेरै मित्रहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको छ सबैका पंक्तिहरूलाई साभार गर्ने नै छौं तर यसबीचमा चर्चा गर्नेछौ हामी सबैका प्रिय गायक नारायण गोपालको नारायण गोपालले आफैले संगीत गरेका केही राष्ट्रिय भावका गीतहरूमध्ये कन्हैया कुमार र फतेमान राज भण्डारीले गाएका छन् र नारायण गोपालले चन्द्रराज शर्माको संगीतमा गाएका छन् ममरी पनि मलाई मेरो देशको माया छ त्यसै गरी लक्ष्मण लोनीको शब्दमा पनि यही गीतलाई उनले गाएका छन् भने श्यामदास वैष्णवको शब्दमा पनि नारायण गोपालले केही प्रिय गीत गाएका छन् गीतको चर्चा जारी नै रहनेछ यहाँ फेसबुकमा विज्ञान निवाजी लेख्नुहुन्छ आज पृथ्वी जयन्ती राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झाउनु पर्ने दिन सारा नेपाल नेपालीलाई छाया दिन सक्ने पृथ्वीको जत्रो तिम्रो छाती छ कि छैन नेपाली नेपालको माया छ कि छैन राष्ट्रियता संकटमा परेको यो बेला आफ्नो रचना र संगीतमा गोपालिन्दनले गाएको यो देशभक्तिपूर्ण गीत आजको श्रृंखलामा अवश्य बजला भन्ने लागेको छ प्रकाशजी भनेर उहाँले उल्लेख गर्नुभएको छ नारायण गोपालको स्वरमा श्यामदास वैष्णवको संगीतमा यो गीत अरु गान मरम स्वाधिमा नेपालको स्वरमा रहेको यो गीतलाई धेरै मित्रहरूले चयन गर्नुभएको छ एसएन दाहाल राज थापा याङजी शेर्पा लगायत धेरै मित्रहरूले यसलाई आफ्नो स्वभाव जनाउनु भएको छ कुमार जङ कार्की लेख्नुहुन्छ आजको पुनित दिनमा सम्पूर्ण देशभक्तहरूमा हार्दिक नमन गर्दै देशभक्तिपूर्ण गीतहरू सुन्दै एके भाव प्रकट गर्दै गरेको अवस्थामा हाम्रा पुर्खाहरू सतलजदेखि टिस्टासम्म हाँक्ने पृथ्वीको जत्रो छाती छ कि छैन नेपालीको नेपालको माया छ कि छैन राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई नमन अनि श्रद्धा सुमन भनेर उहाँले इतिहासप्रति कृतज्ञता ज्ञापन गर्नुभएको छ भने केशव शाह अनन्त कठवाल घनश्याम शर्माले पनि केही पंक्तिहरू लेख्नु भएको छ आबुधाबीबाट अनन्त कटवाल लेख्नुहुन्छ नेपालका राष्ट्र निर्माता श्री पाँच पृथ्वी नारायण शाहप्रति हार्दिक श्रद्धा सुमन आज हाम्रा नेताजीहरूले पृथ्वीनारायण शाहका केही दिव्य उपदेश सुनिदिएको वा बुझिदिएको भए आज हाम्रो यो गति हुने थिएन होला भनेर उहाँले आफ्नो विचार व्यक्त गर्नुभएको छ त्यसै गरी घनश्याम शर्मा पौडेलले जानकारी दिनुभएको छ आज पोखरेली गायक विनोद बानियाको दोस्रो तेस्रो एल्बम प्रोफाइलको आदरणीय दाजु दीप श्रेष्ठबाट विमोचन भयो गायक विनोद बानियाप्रति हार्दिक बधाई तथा शुभकामना घनश्याम शर्मा पौडेल पोखरा भनेर लेख्नुभएको छ राजेश्वर उदय लेख्नुहुन्छ मानिसहरूको एकता पनि गजबको यहाँ बाँचेकालाई गिराउनमा एकता मरेकालाई काँधमा उठाउन एकता पनि देखियो तर हामी आज नेपाली र हाम्रो देश नेपाल भनी गर्व गर्ने अवसर प्राप्त भयो उनै राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्झना समेत गरेन राष्ट्रले अरूले जेसुकै गरो सर्वसाधारण नागरिक प्रकाशजी र अजर अमर गीतहरूले सम्झना गर्छ नै ममरी पनि मलाई मेरो देशको माया छ यो छातीभरि मुरीका मुरी नेपालको माया छ भनेर उहाँले नारायण गोपालको गीतलाई उद्धित गर्नुभएको छ त्यसै गरी मनिका मुनकर्मीले पनि अजर अमर गीतहरूको दुई सय सोह्रौं श्रृंखलामा राष्ट्रिय एकता सबै नेपालीको मनमा जागिरोस् भन्ने कामना गर्दै नातिकाजीको स्वरमा रहेको एउटा गीत चयन गर्नुभएको छ भने सुशीला छेत्रीले पनि राष्ट्रिय एकता दिवसको शुभकामना व्यक्त गर्नुभएको छ शिव खत्री लेख्नुहुन्छ कहिले सिंगापुर कहिले स्विजरल्याण्ड बनाउँछु भन्दै कुर्लिने नेताजी नागरिकले तिरेको कर तालिम र विकासको नमूना अवलोकन गर्न विश्वका विभिन्न मुलुकमा सयर गर्ने नेपालका सरकारी कर्मचारी र हामी सबै देशलाई यो अवस्थामा ल्याउन धेरै थोरै जिम्मेवार छौं अहिले लाग्छ कतै राष्ट्रिय भावना मर्दै गएको त होइन अझ अमर गीतहरू अन्तर्गत योभन्दा अगाडि पनि फरक फरक किसिमका नेपाली राष्ट्रिय गीतहरू र माघीको रोटीले यो पेट भरिँदैन जस्ता गीत नबजेका होइनन् आज राष्ट्रिय भावनाले ओतप्रोत भएका राष्ट्रिय गीत बज्ने छन् भन्ने कामना गरेको छु भनेर लेख्नु भएको छ भने निर्विक जंग रायमाझीजीले एकता दिवसमाथि एउटा सान्दर्भिक कविता पनि यहाँ पोस्ट गर्नुभएको छ मन मिले सधैँ एकता दिवस हो मन फाटिएपछि के को एकता बोको पेटमा भर हुँदैन एकताको अन्यायमा बाँच्नै सक्दैन एकता जिउँदो मान्छे नै देश हो देश एकीकरण त गरेको हो कोलम्बसले पनि परन्तु ल्याई छाडे स्वतन्त्रता अमेरिकी जनताले मन मिलेको छ आपसमा उनीहरूको न्याय र पहिचान छ एक एक नागरिकको मन मिल्नुपर्छ हर दिन एकता दिवस हो निर्भीक जंग रायमाझी बनेपाबाट उहाँका पंक्तिहरूसँगै एसएन दाहाल र देवी राम आचार्यका पनि केही पंक्तिहरू छन् निरू थापा लेख्नुहुन्छ हामीले पनि सम्झेका छौं आज देशभक्ति विशेष छ निकै रमाइलो अनुभव भनेर अजरामर गीतहरूको यो अर्को श्रृंखलामा आज चर्चा गर्नेछौ एक चर्चित कवि गीतकार ध्रुवकृष्ण दीपको ध्रुवकृष्ण दीप कम गीत लेखेर पनि सर्वाधिक चर्चामा आउने गीतकारमा पर्दछन् दीप श्रेष्ठ मीरा राणा र साथीहरूले उनको शब्दमा पत्थर पनि पगाली यहाँ पिरती लाइन्छ गाएका छन् मिलाइन्छ नौ लाख तारा जडेको गीता यही देश देशभित्र छ यही देशभित्र पगालिया कम्ती गाँसेको देश यहीको माटो हो ललित कला हाँसेको देश यहीको धरती हो बुद्धले शान्ति हाँसेको देश यहीको माटो बाटो सृजना जस्तो छ घिरेर हेर यहाँको बाटो तृष्णा छ यहाँको बाटो सृजना जस्तो छ निरु थापा हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ यो ठिर्याउने चिसोमा देशगान सुन्दा त बैरीको टाउको फोर्न जाउँ झै रगत तातिर आयो र कार्यक्रमलाई मुरीमुरी धन्यवाद व्यक्त गर्नुभएको छ उहाँले र त्यसै गरी लुसिफरजीले राष्ट्रिय गहना श्रद्धेय अम्बर गुरूङज्यूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ र हाम्रा नियमित मित्रहरूमध्ये धना पौडेलजी लेख्नुहुन्छ काममा व्यस्त हुँदाहुँदै पनि सुन्दै भनेर उहाँले आफ्नो संकटका बारेमा पनि लेख्नु भएको छ जोरास रोज मेन्सन गर्नुहुन्छ तान चलाउनु चर्खा बुन्नु साह्रै सान्दर्भिक छ परनिर्भरताको पराकाष्ठा भोग्नु पर्दा भनेर लेख्नु भएको छ आजको कार्यक्रममा बजेका प्राय गीतहरूको चयन गर्दा हामीले एउटा सामान्य नेपालीलाई सम्झ्यौं जो आफ्नो छालालाई लुगा सम्झेर मेहनत गर्छ र त्यही दुःखले बाँच्छ त्यही दुःखले जिन्दगी जिउँछ जो सिंहदरबारमा माथिको झण्डा भन्दा बढी आफ्नो आँखाको आँसुलाई सहाराको प्रतीक मान्छ त्यही पात्रलाई सम्झेर हामीले आजको कार्यक्रम तयार पार्यौं र यहाँ कतै तपाईँ हुनुहुन्छ कतै म छु र कतै हामी सबैको एउटा समग्र भावना दुई शब्दमा व्यक्त गरिएको छ चाहे हामी आफ्नो स्कूलका दिनलाई सम्झौं चाहे परेडका दिनलाई सम्झौं तर यी सबै गीतले हामीलाई त्यही पुर्याएको छ जहाँ हामी बारम्बार हामीलाई विदेशी नेता अन्तर्राष्ट्रिय नारा वा अन्तर्राष्ट्रिय संघ संस्थाहरूको भनाइ सापटी गरेर सिकाइन्छ ती सबै कुरालाई मेट्ने एउटा बाहना खोजिएको छ निरु थापा लेख्नुहुन्छ जय जय नेपाल सुन्दर शान्त विशाल सबै मिलेर सुन्दर शान्त विशाल नेपाल बनाऊ सद्भाव भातृत्व र भगिनीत्वको विकास गरौं भनेर लेख्नु भएको छ यो कार्यक्रममा बजेका गीतहरूमा यहाँको प्रतिक्रिया कस्तो रहनेछ वा तपाईँलाई कस्ता गीतहरू मनपर्छन् हामी यसको चर्चा पनि अवश्य गर्नेछौ पुनः एकपटक प्रस्तुत छ भैरवनाथ रिमाल कदमको शब्द चन्द्रराज शर्माको संगीतमा नारायण गोपालको स्वर मुटुको हरेक नसामा तातो साहस उमाले प्रण गर्छौ सदा देशको निम्ति एक भैने नेपाली एक भैने नेपाली बाहु र बलले सम्हाले राख्दछ गौरव गाथा वीरको नाता झन उच्च राख्दछ हिमगिरी छर्थम सदैव सुन्दर शान्तिको सुभाष नेपाली जाति हुँदैन कहिले अल्छी र उदास मुटुको हरेक नसामा मतातो साहस उमाले प्रण गर्छौ सदा देशको निम्ति एक भई नेपाली एक भई नेपाली मेरो विशाल चुली नदेख्ने कोछारा यो कर्म भूमि बुद्धको जन्म को छारा नेपाली आत्मा सम्पूर्ण बोल्छ विश्वको कणकाडा गर्छौँ धैर्यले हामी जिएर तमना मुटुको हरेक नशा मताको साहस उमाली प्रण गर्छौ सदा देशको निम्ति एक भैने पाली एक भई नेपाले एक भई नेपाली स्वर सम्राट नारायण गोपालको सम्झनामा र उहाँको गर्वशाली स्वरमय गीत प्रस्तुत गर्यौं आगामी माघ एक गतेदेखि माघ दश गतेसम्म बबर महलमा नारायण गोपालका सम्पूर्ण तस्विरहरूको भव्य प्रदर्शनी हुँदैछ नारायण गोपालको निधन भएको पच्चीसौं वर्ष को यो सम्झनामा नारायण गोपाल तस्विरमा भन्ने कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ फोटोग्राफर अरूण क्षेत्री श्रेष्ठले उहाँलाई यस कार्यक्रमको लागि अग्रिम शुभकामना र यो गीत भन्दा अगाडि हामीलाई प्रतिक्रिया प्राप्त भएको छ राजेश्वर उदयजीको पत्थर पनि पगाली यहाँ धेरै धेरै वर्षपछि सुन्ने अवसर जुट्यो कलेज पढ्दाको बेला जानी नजानी गाउँथ्यौं स्मरण गराउनुभयो यहाँले धन्यवाद भनेर लेख्नु भएको छ त्यसै गरी हामीलाई ट्वीटरमा मेन्सन गर्नुभएको छ मनु आभासजीले शब्द संगीतहरूमा बाँझिरहेको राष्ट्रियता निरन्तर जोगाउन व्यवहारमा साँचो राष्ट्रियता कहिले झल्केला जो इतिहासकै चरम संकटमा छ भनेर लेख्नु भएको छ त्यसै गरी हाम्रा एक नयाँ मित्रले लेख्नु भएको छ यो चर्खा काट्नु तान चलाउनु स्वाभिमानी भई बाँच्नु कस्तो मिठो गीत नेपालीलाई आत्मनिर्भर हुन प्रेरणा दिएको छ समय सान्दर्भिक छ अहिले पनि भनेर अजिता रेग्मीजीले लेख्नु भएको छ भने गायिका रश्मि अमातेले हाम्रा राष्ट्रिय गीतहरू पनि कति मिठो है सर भनेर प्रतिक्रिया व्यक्त गर्नुभएको छ देशको भाव नै नउठ्ने मनमा यस प्रकारको संगीत श्रवण गर्छ भने पक्का राष्ट्रियताले सिरिङ्ग हुने गरी मन छुन्छ अब सुनौ बच्चो कैलाशलाई एकपटक यो देशज गानमा हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले सँग अमर माया गाँसेको छ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले सँग अमर माया गाँसेको छ को ढुङ्गालाई टुक्रा हिराको सम्झन्छौ माटोको सानो चुलीलाई मुटुको टुक्रा सम्झन्छौ जहाँ पुर्खाहरू सहिद भए जहाँ आज फुल फुलेको छ हेर हाम्रो देश कति राम्रो जहाँ धरती गगन मिलेको छ जहाँ एकले सँग अमर माया गाँसेको छ हामीलाई हाम्रै भर छ कसैको अड छरिन्न वीरको छाती लाख छ कसैको केही चाहिन्न जहाँ आज हामी टेकेका छौँ त्यहाँ रगतले भिजेको छ कति राम्रो छ बच्चु कैलाशको स्वर र संगीतमा यो गीतसँगै आजको ट्विटरमा अन्तिम मेन्सनमा उदित गर्न चाहन्छु निरु थापाको उहाँले कामना गर्नुभएको छ मित्र चौतारीको एकता कहिले नटुटोस् हाम्रो पनि यही कामना छ सन्दीप सुन्दासजी र यो प्रस्तुता प्रकाश सामीको यही कामनासँगै आजको यो कार्यक्रमबाट कुमार सुब्बाको स्वरसँगै हामी विदा हुन्छौं प्लेगदेखि बेसी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज